तपाईँ अहिले SL Nepal dot black spot dot com सुनिरहनु भएको छ You truly love someone when you can feel every joy, sadness, and pain of the other as if they were your own तपाईँले कसैलाई साँच्चीकै माया त्यतिखेर गर्नुहुन्छ जब तपाईँले उसको हरेक खुसी दुःख अनि पीड़ा यसरी महसुस गर्नुहुन्छ कि मानौ ती सबै तपाईँका आफ्ना हुन् उसको पीड़ा उसको दुःख उसको खुसी मानौ सबै आफ्नो अनि त्यसपछि उसको खुशी मेरो खुशी उसको आँसु मेरो आँसु मानौ तपाईँलाई यस्तो हुन्छ भने तपाईँलाई उहाँको कति धेरै माया लाग्दो रहेछ यो माया भन्ने चिज यस्तै त हो आज पनि मायाका धेरै कुरा अनि गएको हप्ता मिठा मिठा कविता मिठा मिठा भावनाले श्रोतालाई साथ दिनुभएकोमा हाम्रो कविजी भूपेन्द्रजीलाई थ्याङ्क यू भेरी मच सो मायाको ज्ञान बढाउने मायाको महत्व अझ बुझाउने सुरु गरौं रेडियो कान्तिपुरको माया प्रेमको विशेष प्रस्तुति यसको नाम यो माया भन्ने चिज यस्तै हो बता दे तू किस ओर चला है तू क्या पाया नहीं तूने क्या ढूंढ रहा है तू जो है कही जो है सुनी वो बात क्या है कोई है तू सोचता है तू पूछता है जिसकी कमी थी क्या ये वही है हाँ ये वही है हाँ ये वही है तू एक प्यासा और ये नदी है काहे नहीं इसको तू खुल के बताए तुझसे क्या मितवा अपने को ऐसे तरसाए जो है कहीं जो है चला है तू क्या पाया नहीं तूने क्या ढूंढ रहा है तू love will find its way मायाले आफै आफैबाट अवश्य पनि पहिलाउँछ द्याट्स वाइ यो माया भन्ने चिज यस्तै हो कतिजनाले के भन्नुहुन्छ भने जन्म मृत्यु अनि विवाह लेखिएकै हुन्छ भनेर कहिलेकाहीँ विवाहको केसमा म गर्छु गर्छु भनेर टाउको पुटाउने अवस्था आए पनि विवाह हुँदै हुँदैन तर कहिले चाहिँ कस्तो सरप्राइजिङली आफूले आशै नगर्दाखेरि आफूले अपेक्षा गरे अनुरूप लाइफ चल्दै चल्दैन र अनएक्सपेक्टेडली विवाह पनि हुन्छ भन्नै सकिन्न कहिले कहाँनिर कोसँग कसरी लगन गाँठो गाँसिन्छ त्यो त पहिले लेखिएको हुन्छ भनेर पनि भन्छन् कतिले विश्वास गर्नुहुन्छ कतिले विश्वास गर्नु हुँदैन ठिकै छ आफ्नो सोचाइ हो आज म विवाहको कुराकानी गरिरहेकी छु हुन त वैशाख महिना यो वर्ष त पुरुषोत्तम महिना भनेर मलमास भनेर हामी मजाले मनाइ पनि रहेका छौँ हामी त नभनौँ अनम्यारिडलाई खासै अर्थ भएन <laughs> तर नवविवाहितको केसमा नयाँ विवाह भएकोहरूको चाहिँ जुन पहिलो वर्षको पुरुषोत्तम महिनामा चाहिँ श्रीमान श्रीमती सँगसँगै बस्नु हुँदैन भन्ने पनि मानिन्छ सो त्यही भएर कतिले चाहिँ एक महिनै सँगै बस्नु भएन कतिले चाहिँ होइन हप्ता दिन पन्ध्र दिन भनेर पनि भन्नुभयो ठिकै छ सो आज विवाहको कुराकानी गर्दाखेरि नि सुन्नुहोस् है तपाईँ म्यारिड हुनुहुन्छ भने पनि काम लाग्छ अनम्यारिड हुनुहुन्छ भने पनि काम लाग्छ के भनिन्छ भने विवाह हरेक विवाह आफ्नै तरिकाले विशेष हुन्छ तर विवाहले जुन पथ पछ्याउँछ नि जुन पाथ बिस्तारै फलो गर्छ त्यो चाहिँ प्राय जसो एउटै पथ हुन्छ अनि त्यो पथमा जम्मा जम्मी एक दुई तीन चार पाँच छ सात गरेर सातवटा चरणहरू हुने गर्छन् सेभेन स्टेप्स र यदि ती सातवटा नै स्टेपहरूको बारेमा राम्ररी ज्ञान हासिल गर्ने हो भने एउटा रोड म्याप जसरी नै कसरी विवाहको बाटोमा आउने गाह्रो समयमा सम्हालिने भन्ने कुरा पनि थाहा हुन्छ कसरी खुशी कसरी सुरक्षित कसरी सन्तुष्ट रहने भन्ने पनि थाहा हुन्छ र यदि तपाईँ ह्याप्पी सिक्योर सेटिस्फाइड बन्न चाहनुहुन्छ भने तपाईँ अनम्यारिड हुनुहुन्छ भने तपाईँले अवश्य पनि विवाहका यी सातवटा स्टे जुन स्टेपहरू स्टेजहरू भन्नुमा छ ती सुन्नै पर्ने हुन्छ र यदि म्यारिड हुनुहुन्छ भने ठिकै छ कुन कुन पार गर्नुभयो कुन कुन पार हुन बाँकी छन् तपाईँले पनि सुन्नै पर्यो र यो चाहिँ कुरामा म एकदम विश्वास गर्छु त्यो हो जीवनमा ज्ञान भन्ने कुरा कहिले पनि खेर जाँदै जाँदैन सुन्नुहोस् my dear seven stages of marriage विवाहका सात चरणहरू स्टेज नम्बर वान त्यो हो प्यासन अत्यन्तै क्रोधपूर्ण जोशपूर्ण चाह यो स्टेजलाई चाहिँ हनीमुन फेज पनि भनिँदो रहेछ जब दुईजनाको भेट हुन्छ दुईजना बीचमा आकर्षण हुन थाल्छ जब एकअर्कालाई मन पर्ने कुरा पनि सुरु हुन्छ बिस्तारै बिस्तारै माया पनि लाग्छ जब रोमान्स एकदमै धेरै हुन थाल्छ आकर्षण पनि चरम सीमामा पुग्छ तब चाहिँ के हुन्छ कमिटमेन्टको पनि इच्छा हुन्छ अब चाहिँ I'm really attracted I really love that person भन्ने जब फिलिङ आउँछ त्यो भावनाले कमिटमेन्ट पनि लिएर आउँछ प्रतिबद्धता अनि एकअर्काको साथ हुनु पर्दछ हिज द वान अथवा सिज द वान भन्ने खालको जब भावना आउँछ त्यहाँ जुन प्यासन प्यासन प्यासन हुन्छ त्यो आगो हुन्छ त्यो हो स्टेज नम्बर वान विवाहको पहिलो चरण नम्बर टूमा के हुन्छ नम्बर टूमा हुन्छ रियलाइजेसन भन्नाले यो चरणमा दोस्रो चरणमा विशेष गरी निराशाहरू हुन्छ अनि कति थाहा नभएका कुराहरू अथवा महसुस नगरिएका कुराहरू महसुस हुने हुन्छ फर इक्जाम्पल पहिला पहिला जब डेट गरिन्थ्यो अथवा जब सम्बन्धको सुरुवातमा त हामी कस्तो एकदम आफ्नो इम्प्रेसन राम्रो होस् भन्ने खास खानको सोध्छौँ नि पैसा पनि इनकेस आफूसँग छैन भने कोहीसँग मागेर भए पनि टक्क यस्तो सो अफहरू पनि गर्छौँ कति अवस्थामा होइन मिठो मिठो एकदम धेरै खान्छौँ एकदम महँगो खालको रेस्टुरेन्टहरूमा राम्रोसँग जाने गर्छौँ तर पछि गएर के हुन्छ भने त्यही पार्टनर जो पार्टनरसँग आफूले एकदम हाइफाई टाइपको सङ्गत गरिएको थियो भने पछि चाहिँ पुरा फोहोरहरूको बाल्टी लिँदै त्यो पार्टनरहरूले फोहोर फाल्न जाने भन्ने पनि हुन्छ अल्छी लागेको बेला जस्तो पेटहरू कनाएर बस्ने हुन्छ <laughs> त्यो देख्दाखेरि अभियसली आफूलाई अलिकति अर्को अर्कै फिल त हुन्छ होइन तर त्यही त रियालिटी भनेको अनि चरण दोस्रो चरण नै रियलाइजेसन हो त्यो बेलामा हुनसक्छ कुरा मिल्दैन अनि बाजा बाज पनि हुन्छ फेरि एकजना आफूसँग एक्लै बसिरहेको अनि अर्को व्यक्तिसँग बस्दाखेरि त के खटपट हुने त एकदम नेचुरल हो नि होइन र यो चरण चाहिँ कस्तो भने एउटा च्यालेन्ज जस्तो पनि हो यदि यो चरणमा आफूलाई राम्ररी सम्हाल्न सकिएन भने विवाहलाई लामो समयसम्म टिकाउन गाह्रो पनि हुन्छ तर तर पहिलो चरण पार गरिएर दोस्रो जुन चरण छ यसलाई राम्रोसँग पूरा गर्ने हो भने फेरि तपाईँको लागि यस्तो यस्तो गीत सधैँको लागि अवश्य बच्छ साथै जन्म तिम्रो साथ निभाउने छु म हात तिम्रो हो नछोड्ने कसम खाँदै छु म तिम्रै हुँ कसम खाँदैछु हृदयको भित्रमा तिमीलाई राख्नेछु मुटुको ढुक्क ढुकी बनाइ तिमीलाई राख्नेछु जीवनको हरेक यात्रामा तिमीलाई खोज्ने छु पल पल हर घडी तिमीलाई सोच्ने छु जाँदैछु सातै जन्म तिम्रो साथ निभाउने छु म हात तिम्रो हो ना छोड्ने कसम खाँदैछु म म तिम्रै हुँ प्रिय म तिम्रै हुँ म तिम्रै हुँ प्रिय भन्दैमा यो कसम खाँदैछु are listening at CanadaNepal.net. Kantipur FM presents the program full of love. हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम यो माया भन्ने चिज यस्तै हो आज विवाहको कुराकानी म गरिरहेकी छु विवाह नर्मली सातवटा स्टेजहरू हुन्छ भनेर भनिएको छ र त्यही मध्येमा दुईवटा मैले यहाँलाई बताइसकेकी छु अब तीनवटा त्यसपछि दुईवटा टोटल सातवटा स्टेजहरू नम्बर वान नम्बर टू अब नम्बर थ्री नम्बर थ्रीको जुन स्टेप छ त्यो के हो भन्दाखेरि अंग्रेजीमा रेबेलियन भनेर भनिन्छ भने नेपालीमा त्यसको अर्थ हुन जान्छ विद्रोह गर्नु विवाह त भयो हेर्नुहोस् त्यसपछि एकअर्कामा एकदमै ज्यादा त्यो आकर्षणको लेभल पनि भयो त्यसपछि जति सोचिएको थियो त्यस्तो होइन रहेछ भने कति आशाहरूमा निराशामा पनि परिवर्तन हुनुपर्ने अवस्था पनि आयो त्यसपछि आउँछ विद्रोह गर्ने अवस्था भन्नाले आफ्ना चाहना इच्छा रुचि विरुद्ध आफ्नो जीवनसाथीको इच्छा रुचि चाहना जब दुवै बीचमा असमानताहरू हुन्छन् तब त्यसको विरुद्धमा जाने अवस्था पनि आउन सक्छ कतिपय अवस्थामा ल मैले किन कम्प्रोमाइज गर्ने वा सुड आई सेक्रिफाइस उसले रमाइलो गर्न पाउनुपर्छ अनि मैले पनि पाउनुपर्छ उसको त्यो हो भने मेरो पनि यो हो भने एकदम अडिक भन्छ नि त आफ्नो इच्छा चाहनालाई म मर्न कदापि दिन्न भन्ने खालको अवस्था पनि त आउँछ नि हो त्यो बेला नम्बर थ्रीको चरणमा आउँछ द्याट इज रेबेलियन विद्रोह गर्नु कतिपय अवस्थामा चाहिँ के हुन्छ भने सानो कुरा फर इक्जाम्पल एउटा टिभी हुन्छ एउटा रिमोट हुन्छ मलाई यो हेर्न मन ला उसलाई यो हेर्न मन ला अब कसले कम्प्रोमाइज गर्ने त्यस्तो सानो कुराहरू कहिले काहीँ फुडकै चोइस वाइज पनि कहिले मलाई यो खान मन लाग्ला कहिले उसलाई यो खान मन लाग्ला त्यस्तो कुराहरू देख्दा सानो लाग्छन् तर कतिपय अवस्थामा मेबी ठूलो पनि हुन सक्छन् यदि विवाहमा यो चरण पार गरियो भने यसलाई एउटा परीक्षा जस्तै परीक्षा मजाले पार गरे जस्तै मान्न पनि उपयुक्त हुन्छ बुझ्नुभयो कति म्यारिड साथी सुन्दै हुनुहुन्छ कति सम्झिँदै हुनुहुन्छ होला नेक्स्ट टाइम भनेर अझ कतिले चाहिँ प्रिभियस टाइम त्यो बेलामा यस्तो भएको थियो असमानता भनेर सम्झिँदै हुनुहुन्छ भने कति अनम्यारिड साथीको आफ्नै खालको सोचाइ होला रेडियोको बेस्ट पार्टी त्यही हो तपाईँलाई कल्पना गरेर कता कता कता कता पुर्याउँछ <laughs> सुन्नुहोस् है अब फोर्थ स्टेप बताउँछु त्यो स्टेप अङ्ग्रेजीमा हो कोअपरेसन नेपालीमा कि भन्ने सहयोग अथवा सहकारिता पनि हुन्छ कस्तो हुन्छ भनेर बिहा गरेपछि चाहिँ दुई वर्षपछि वैवाहिक सम्बन्ध विशेष गरी एकदम इमोसनल हुन्छ अरे क्या भन्नाले कस्तो भावनात्मक हुँदै जान्छ अरे दुई वर्ष त बिस्तारै बिस्तारै समय अघि बढ्दै गएको अवस्था हो दुई वर्षसँगै बसिसकेपछि कस्तो झन झन माया लाग्छ होला अनि त्यसपछि एकअर्कामा कस्तो हुन्छ भने आँट अनि साहसको काम गर्छ तपाईँको पार्टनरसिपले तपाईँको विवाहले चाहिँ के गर्छ भने एउटा साथीसँगै भएपछि आफ्नो जीवनसाथी आफूलाई एकदम आँट गर्ने आफूलाई साहस दिने अनि त्यसपछि राइट टाइममा खायो अथवा खाएन त्यो चेक गर्ने अफिसमा कतै एकदमै कामले टेन्सन भएको छ कि छैन भनेर बेला बेलामा सोधिरहने आफू बिरामी हुँदाखेरि एकदमै हेरचाह गर्ने हो त्यस्तो खालको हुन जान्छ अरे चौथो स्टेप चाहिँ भन्नाले जीवनसाथी त हामी भन्छौँ नि विवाह गरिसकेपछि एउटा जीवन साथी पाइन्छ हो तेस्रो स्टेप पार गरिसकेपछि साँच्चीकै त्यो जीवन साथी चाहिँ अब बिस्तारै बिस्तारै पूर्ण रूपमा एउटा जीवन साथी हुन थाल्छ आफ्नो जीवनमा आठ साहस अनि प्रेरणाको काम गर्छ आफ्नो प्यारो प्यारो जीवनसाथीले अनि फिफ्थ नम्बरको स्टेप के हो भन्दाखेरि रियुनियन यानि पुनर्मिलन भन्नाले कस्तो भने अहिलेसम्म टोटल पाँचवटा स्टेप भन्यो होइन प्यासन भन्नाले बताइहाले सुरुको त्यो एकदम ठुलो आकर्षण त्यो आगो बोल्छ त्यसपछि नम्बर टूमा रियलाइजेसन हुन्छ अघि भर्खरै भने रियलाइजेसनमा कतिपय कुराहरू आफूले महसुस नगरेका कुराहरू महसुस हुन थाल्छन् कति आफूले ठुलो सपना गरिएको हुन्छ तर पछि हेतेरिका होइन रहेछ भन्ने खालको अवस्था पनि आउँछ त्यो त जीवन हो सबै आशा कहाँ पुरा हुन्छन् नम्बर थ्रीमा अघि भर्खरै भने रेबेलियन एकदम विद्रोह गरिन्छ होइन मलाई यही चाहिन्छ भने आफूले भनिन्छ भने सायद आफ्नो पार्टनरले पनि होइन आई त्यस भन्ने खालको हुन्छ एकअर्कामा ठ्याक्क हुन्छ झगडा हुन्छ बाजा बाजाबाज हुन्छ तर यो स्टेज पार गरेपछि फेरि अर्कै खालको मजा छ नम्बर फोरमा भक्क बताए कोअपरेसन एकदम मजाले एकअर्काको पार्टनर भइन्छ साँच्चीकै रूपमा चाहिँ अब बिस्तारै जीवन साथी भन्ने खालको पिरियड आउँछ र फिफ्थको स्टेजले भने जस्तै अब बिस्तारै के हुन्छ भने यो अवस्थासम्म तपाईँको सम्बन्ध एकदम मजाले मच्योर हुने अवस्था आइसकेको हुन्छ फेरि यस्तो पनि त हुने टाइम गइसकेको हुन्छ अनि एकअर्कालाई बिस्तारै बिस्तारै बुझिँदै गइन्छ उसको बानी बिहोरा झन् थाहा हुन्छ उसलाई के मनपर्छ के मन पर्दैन केले खुसी बनाउँछ केले रिस उठाउँछ त्यो सबै थाहा हुन्छ त्यसपछि पुनर्मिलन हुन्छ भन्नाले झन् झन् झन् झन् माया गाडा हुँदै जान्छ अनि त्यसपछि अरू दुईवटा स्टेजमा के के हुन्छ सुन्दै बस्नुहोस् यो फेभरेट एउटा मिठो गीत छ धेरैको यो गीत कार्यक्रम यो माया भन्ने चिज यस्तै होमा जिया जाए ना तेरे बिना हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम यो माया भन्ने चिज यस्तै हो आज विवाहको कुराकानी म गरिरहेकी छु आज तपाईँलाई ह्याप्पी सेक्योर अनि सेटिस्फाइड बनाउनको लागि विवाहका सात चरणहरू म बताइरहेकी छु तपाईँ खुसी हुनुहोस् तपाईँ सुरक्षित महसुस गर्नुहोस् तपाईँमा एकदम सन्तुष्टि आओस् आफ्नो सम्बन्धमा भनेर फेरि यस्तो पनि हुन्छ कति अवस्थामा चाहिँ कति कुरा जानिन्न कि आफूलाई आइडिया हुँदैन आइडिया नभएपछि ठाकठुक पर्छ कुरा मिल्दैन अनि टेन्सन हुन्छ जब आफूलाई आइडिया हुन्छ अनि त्यसपछि आफूले जब ती गल्तीहरू गरिन्न तब सम्बन्ध पनि सुमधुर हुन्छ त्यसैले कतिपय अवस्थामा किताबहरू पढ्न कतिपय अवस्थामा कुराहरू सुन्न पनि आवश्यक हुन्छ बुझ्नुभयो सुन्नुहोस् नम्बर सिक्स एन्ड नम्बर सेभेनमा के के स्टेपहरू छन् त नम्बर सिक्समा छ एक्सप्लोजन यानि कि विस्फोटन जस्तै मजाले विवाहको सम्बन्ध अघि बढिरहेको हुन्छ तर स्वास्थ्यमा एकदमै ठुलो बाधा आउँछ कहिले कहिलेकाहीँ हुनसक्छ ठुलो रोग लाग्ला अथवा अपरेसन गर्नुपर्ने अवस्था आउला कता कति अवस्थामा आफूले गरिरहेको राम्रो जागिरे अब जागिरे जाला होइन अनि त्यसपछि जिन्दगीको बिचतिर आफ्नो मातापिताको मृत्यु हुनु हो यस्ता घटनाहरूले पनि सम्बन्धमा चाहिँ के गर्छ आधी ल्याउन सक्छ सो के तपाईँको विवाह त्यस्तो बेलामा धैर्य आश्वासन शान्तिको स्रोत हुनेछ त अनि त्यस्तो चुनौतीमा डर शंका मनमुटाव कति आउने त होइन त्यो तपाईँकै जिम्मा हुन्छ यदि त्यस्तो अवस्थामा तपाईँहरू दुईजना साँच्चीकै साथसाथ साथ बस्नुभयो एकअर्काको साँच्चीकै बिग सपोर्ट बन्नुभयो भने विवाह झनझन मजबुत हुन्छ सम्बन्धमा अब खुसी खुसीको टाइममा त सँगसँगै भइन्छ तर जब गाह्रो पर्छ जब आफूलाई साँच्चीकै टेन्सन हुन्छ त्यस्तो बेलामा पनि आफ्नो पार्टनरले साँच्चीकै साथ दिन्छ डोन्ट वरी म छु भनेर आफूलाई एकदम पिल्लर अफ स्ट्रेन्थको काम गर्छ भने त्यो सम्बन्ध अत्यन्तै राम्ररी टिक्छ भनेर भनिन्छ last point number seven completion पूर्णता विवाहको असली मजा नि तब महसुस हुन्छ जब वर्षौ वर्षौं साथ रहिसकेपछि एक अर्काको बारेमा असली कुराहरू थाहा पाइन्छ र त्यसपछि साँच्चीकै जीवन साथी एउटा जीवन साथी हुन्छ र विवाहको अर्थ नै बेग्लै हुन थाल्छ सुन्नुभयो सातवटा चरणहरू यति नै हो बिर्सिनुहोस् नम्बर वानमा थियो प्यासन अत्यन्तै क्रोधपूर्ण जोसपूर्ण चाह नम्बर टूमा रियलाइजेसन महसुस हुने कतिपय थाहा नभएका अथवा महसुस नगरिएका कुराहरू महसुस हुनु नम्बर थ्री रेबेलियन विद्रोह गर्नु नम्बर फोर कोअपरेसन सहयोग सहकारिता नम्बर फाइभ रियुनियन पुनर्मिलन नम्बर सिक्स एक्सप्लोजन विस्फोटन नम्बर सेभेन पक्क सुन्नुभयो कम्प्लिसन पूर्णता आशा गर्छु यी सातवटा कुराहरू स्टेपहरू तपाईँलाई अवश्य पनि काम लाग्ने भयो होला सो अनम्यारिड हुनुहुन्छ भने फिङ्गर्स क्रस्ट गुड लक तपाईँ एकदमै खुसी हुनुहोस् आफ्नो वैवाहिक सम्बन्धमा तपाईँलाई एडभान्समै धेरै शुभकामना र म्यारिड हुनुहुन्छ भने यो त कुरा याद गर्नुहोस् विवाह गरिसकेपछि समय अघि बढ्दै गएपछि जुन त्यो रोमान्स हुन्छ एकअर्काको बीचमा त्यो प्यासन अनि रोमान्स हुन्छ त्यसलाई सदैव जोगाइरहन आवश्यक छ कहिलेकाहीँ श्रीमान श्रीमती नै डेटमा जाने हो कि त्यो डेट मेबी आफ्नो किचनमा प्राइभेट टाइम पनि हुन सक्छ सो आफू बीचको त्यो आगोलाई प्लिज ननिभाउनुहोस् आफ्नो रिलेसनसिपलाई बोरिङ नदिनुहोस् तपाईँलाई शुभकामना किनकि यो माया भन्ने चिज साँच्चीकै यस्तै यस्तै नै छ म बादल बनेर निलो आकाशबाट कुरिरहन्छु तिमीलाई सधैँ महिना दिन रात म बादल बनेर निलो आकाशबाट कुरिरहन्छु तिमीलाई सधैँ महिना दिन रात छैन कुनै इच्छा आकाङ्क्षा छैन मलाई कुनै सुख सुख बितोस् तिम्रो जीवन छाड्दैछु तिम्रो लो म बादल बनेर म बादल बनेर म बादल बनेर के भयो तिम्रो रहर विश्वासले आएर सोधो कहाँ बिलायो तिम्रो भर जिन्दगी जिन्दगीको छैन रहर बाँच्ने पर्दा हट्यो नयनको सपना कहाँ साँच्ने म बादल बनेर म मबादल बनेर बादल बनेर जस्तो लाग्दैन तिम्रो मन जित्न बाहे, समयले यस्तो गरायो कि रहेन आज तिम्रो लाए चाहिएकै कुरा हुनुपर्छ भन्ने छैन जरुरी सामु तिमी नभए पनि लाग्दैन कुनै दुरी म बादल बनेर मबादल बने रहा म बादल बनेर हेमन्त राणाको मिठो स्वर अनि उहाँको पनि लभ स्टोरी आफ्नै खालको छ पक्नुहोस् कुनै दिन रेडियो बोलाएर उहाँको इन्टरभ्यू गरिसकेपछि उहाँको लभ स्टोरी तपाईँले सायद सुन्नुहुनेछ love is an emotion experienced by many and enjoyed by few माया एक भावना हो जसको अनुभव धेरैले गरेका हुन्छन् अनि त्यसको भरपूर मजा भने कमैले मात्र उठाएका हुन्छन् सो तपाईँको केसमा मायाको अनुभव छ कि छैन मायाको मजा लिनुभएको छ कि छैन वेल वेल वेल आफ्नो अनुभव आफूले उठाएको मजा त आफैलाई थाहा होला म तपाईँलाई एउटा कुरा भन्छु ल हुँदा टाइम पनि कम छ तपाईँ फटाफट एउटा कुरा भन्छु म मलाई जस्तो लाग्छ भने नि होइन तपाईँ मेरो श्रोता हुनुहुन्छ तपाईँ प्रेम सम्बन्धमा बात दिनु भएपछि तपाईँ एकदम खुसी हुनुहोस् तपाईँको प्रेम सम्बन्ध एकदम फलोस् फुलोस् तपाईँको कहिले चित्त नदुखोस् तपाईँलाई एकदम भोलि पर्सि गरेर नपरोस् भन्ने जस्तो मलाई लाग्छ त्यसैले म बारम्बार कार्यक्रममा चाहिँ तपाईँलाई सहयोगी हुने खालको प्रेम सम्बन्धको केसेसमा द्याट इज राम्रो हुने खालको कुराहरू बताइरहेकी हुन्छु जाँदा जाँदै सुन्नुहोस् six biggest mistakes we make in the beginning of relationship जब प्रेम सम्बन्ध सुरुवात गर्ने गर्ने खालको टाइम हुन्छ त्यो बेलामा मान्छेले गर्ने छवटा अत्यन्तै ठूला भूलहरू म बताउँदैछु सो तपाईँ रिलेसनसिपमा हुनुहुन्छ भने इट्स ओके तर कुनै नयाँ रिलेसनसिपको बारेमा सोच्दै हुनुहुन्छ प्रेम सम्बन्धमा बाँधिदिउँ कि भन्ने खालको सेकेन्ड थर्ड दिइरहनु भएको छ भने यी छवटा भूल चाहिँ कृपया कदापि पनि नगर्नुहोस् है सुन्दा तितो सुन्यो पनि ठिकै छ पहिला तितो पछि मिठो हुन्छ नि त्यस्तै त्यस्तै हो नम्बर वानको भूल we don't ask enough questions कोही मान्छे राम्रो लाग्यो अनि त्यसपछि राम्रो लाग्यो सबै कुरा राम्रो लाग्छ फेरि है <laughs> त्यसपछि के हुन्छ भने नि हामीलाई कस्तो प्रश्नहरू सोध्नै मन लाग्दैन कि द्याट इज सो रङ मानौ कोही मन पर्यो कुराहरू पनि मिल्यो भनेदेखि प्लिज उहाँलाई प्रश्नहरू सोध्नुहोस् धेरैले भन्नुहुन्छ जब त्यो काम मन परिसकेपछि फोनमा गफ अथवा भिडियो गफ हुँदाखेरि हाम्रो त यति घन्टा गफ भएको उति गफ गरेको भनिन्छ त्यति धेरै गफ गर्दाखेरि रोमान्टिक स्टफ त हुन्छ नि तर प्लिज चाहिँदो प्रश्न पनि सोध्नुहोस् कतिपय अवस्थामा त्यस्ता प्रश्न आवश्यक छन् सोध्नको लागि यदि सम्बन्ध तपाईँ लङ टर्ममा लग्ने विचारमा हुनुहुन्छ भने प्लिज धेरै धेरै धेरै आफूलाई कति धेरै उत्सुकता हुन्छ नि त धेरै कुरा सोध्न पनि आवश्यक छ जान्न पनि आवश्यक छ भोलि पर्सि सम्बन्ध सम्बन्ध अघि बढेपछि पाट्न भइन्छ त्यस्तो अवस्थामा प्लिज आस्क इनफ क्वेसन्स सोध्नुहोस् है प्रश्न मजाले इन्टरभ्यू गरिदिनुहोस् नम्बर टूको मिस्टेक के हो भने कतिपय अवस्थामा जति पनि कति साइनहरू हामी यसो देख्छौँ कि होइन तर हाम्रो मनले मान्दैन मैले अघि नै भने नि कोही मान्छे मन परेपछि सबै कुरा मनपर्छ अनि हामीलाई कतिपय अवस्थामा चाहिँ के भइरह आई मिन इट्स रङ जस्तो फिल हुन्छ तर होइन होला भनेर हामी टार्छौँ तर त्यस्तो होइन कहिलेकाहीँ तपाईँलाई के कुरामा शङ्का लाग्यो अथवा केही तपाईँले रेड सिग्नल देख्नुभयो भने प्लिज ए होइन टाइपको एटिट्युड नराख्नुहोस् किन शङ्का लाग्यो त्यो खास के हो त तपाईँले त्यो बुझ्न आवश्यक छ यस्ता रेड सिग्नललाई इग्नोर नगरौं भोलि पर्सि फेरि गाह्रो होला नम्बर थ्रीको पोइन्ट प्री मच्योर कम्प्रोमाइजेस धेरै गरिन्छ क्या हुन त प्रेम सम्बन्ध भनेको सम्झौता इट्स कम्प्रोमाइज सेक्रिफाइस भनेर कति सुन्नुहुन्छ त्यस्तो होइन एउटा सम्बन्ध जब एउटा गतिमा अघि बढिसकेपछि कम्प्रोमाइज इट्स ओके तर सुरुवातका दिनमा प्लिज अनावश्यक कम्प्रोमाइज अनावश्यक सम्झौता नगरौं नम्बर फोर एकदमै धेरै शारीरिक आकर्षण पनि ज्यादा हुन्छ र कहिलेकाहीँ हामीले त्यही कुरालाई माया पनि भन्टान्छौँ सो पहिला स्योर हुनुहोस् त्यो मात्रै शारीरिक आकर्षण हो कि साँच्चीकै माया हो भनेर किनकि दुईटा बीचमा अत्यन्तै ठुलो भिन्नता छ सो प्लिज माया हो कि होइन आफूले जान्न आवश्यक छ सेकेन्ड लास्टको पोइन्ट हामी आजकल एकदमै ज्यादा भौतिकवादी भएका छौँ हामीलाई बाहिरी सौन्दर्य अनि बाहिरी अनेक भौतिक कुराहरू राम्रो लाग्छ त्यस्तो होइन लाइफमा जेसुकै भए तापनि बाहिरी कुरो अलिअलि त म्याटर गर्छ तर भित्री कुरो स्पेसल हुनु पर्यो अनि मात्रै सम्बन्ध स्पेसल हुन्छ कसैको लुक्स मनपर्छ कसैको एकदमै मटेरियलिस्टिक हिसाबले एकदम अघि छ भनेर सम्बन्धमा नगासिनुहोस् पछि रुनु पर्यो भने आफूलाई राय हुन्छ होइन त लास्टमा प्लिज कमिटमेन्ट बिफोर कम्प्याटेबिलिटी होइन होइन सम्बन्धमा बाँधिसकेपछि एक दुईवटा डेट अब हामी सँगसँग भइसक्यौँ अब हामी एकदम सँगै हुनुपर्छ सात जन्म भन्ने खालको एटिट्युड होइन पहिला कम्प्याटेबिलिटी एक अर्का जोडी मिल्छ मिल्दैन कुरा मिल्छ मिल्दैन विचार मिल्छ मिल्दैन एक अर्काको एम्बिसन्स मिल्छ मिल्दैन ती सबै कुराहरू पहिला कम्प्याटेबल छ छैन त्यो याद गर्नुहोस् अनि मात्रै कमिटमेन्ट अघि बढाउनुहोस् बुझ्नुभयो आई होप बुझ्नुभयो Thank you so much. You're such a good listener. Last week, of course, Timid like you. Thank you for your love. Thank you for your care. Thank you for your support. And I love you loads. I mean that. And I have to go. I love you. Mwah. क्यों ये मेरा शोर करे दिल क्यों ये मेरा शोर करे इधर नहीं उधर नहीं तेरी और चले चले जरा देर में ये क्या हो गया नजर मिलते ही कहाँ खो गया जरा देर में ये क्या हो गया नजर मिलते ही कहाँ खो गया भीड़ में लोगों की